नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्ज अनि यो कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्दछौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्मको यो समयमा शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहने गर्दछ आउन सक्नुहुन्छ हामीले बजाउने गीत मार्फत आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि मिठो सम्झना साथमा कसैलाई केही सन्देश दिनु छ भने पनि सन्देश अगाडि बढाउन सक्नुहुन्छ कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ आवाज राम्रोसँग सुन्न सकिनँ तनहुबाट सविता के छ सविताजी खबर सुनाउनुहोस् अनि तनहुतिर खेतीपातीको काम के के भइरहेछ सविताजी धान रोप्ने बेला भएको छैन ए धान रोप्ने बेला चाहिँ अलिक पछि नै हुँदो रहेछ है तनहुतिर आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झने धन्यवाद के भन्छ दाजुलाई अनि मेरो मम्मी बुबुलाई अनि मेरो मम्मी बुबा अनि दाई भाइ अनि मेरो साथीहरू सम्पूर्णलाई अनि सविता भन्ने चिन्नु नचिन्नु सम्पूर्णलाई दादा सविताजी आउँदै गर्नुहोला अहिले फेरि छुट्टिन्छ नमस्कार नमस्ते सविता आउनु थियो तनहुबाट सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पण तपाईँ सुनिरहनु भएको छ र यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजबाट रह्यो प्राविधिक गडबडीका कारण उहाँ टाढिसक्नुभयो भन्ने पनि जानकारी पाइसकेका छौँ र तपाईँ कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको यो ध्वनि तरङ्गमा विश्वको जुन कुनै गुनामा रहेर पनि W W W dot radio Arpan dot com dot N P मार्फत पनि यो आवाज सुनिरहनु भएको छ कोही मित्र सम्पर्क हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट भन्नुभयो देवघाटबाट सबिना सबिनाजी के गर्नुहुन्छ अरे तपाईँले मेलापात गर्दै हुनुहुन्छ अनि के को मेलापात चलिरहेछ अहिले रोपाई चलिरहेछ कि मकै भाँच्ने काम भइरहेछ कि सबै काम चलिरहेकै छ अनि समिनाजीले खाजा खानुभयो मैले चाहिँ भर्खरै खाजा खाएको समिनाजी क कसलाई सम्झने आज कार्यक्रममा धन्यवाद अनि मेरो साथीहरू रबिना बिना सञ्जय स्वरूप सागर विज्ञान अनि प्रतिमा शरणा रिना मुना अनि अघि भएर आएको सवितालाई अनि बिनिकालाई मलाई सबिना भने जो चिन्नुहुन्छ उहाँ छ पुरालाई सबिनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ बस्नु सबिना आउनु भएको थियो देवघाटबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ र यति बेला गीत सार्ने बेला भयो क्या राज राजको पनि त्यस्तै इसारा छ र आजको यो आइतबार व्यवसायमा हामी कार्यक्रम अर्पण समर्पणमा लोक तथा दोहोरी भाकाहरू सुन्ने गर्दछौँ सोही अनुरूप भाका नै पृष्ठभूमिमा गुन्जिसकेको छ यो भाकालाई अगाडि बढाउँ त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ देख्न मलाई सा ह्यान्डसम हे नजर तानो बाटो हिँड्दाखेरि दुई चारजना डल्लै उसको रूपमा सबको नजर तानो उसकै बाटो हिँड्दाखेरि दुई चारजना ढल्दै पर्छ उसको रूपमा हेरी जस्ता पाया हामीले कालाइन्छ मलाई त चक चक चक चकेटी चाहिन्छ सबको नजर तानो उसकै बाटो हिँड्दाखेरि दुई चारजना ढल्दै पर्छ उसको रूपमा हेरी जस्ता पाया आँखा आउने मलाई सचोट मलाई सचोट चाहियो छोटा लाउने मेरै साथमा हुस्की पिउँदै डिस्कोतिर गाउने बर्थडेको होइन लुगा चाहियो छोटा लाउने मेरै सामा मुस्किँदै डिस्कोतिर नहुने जस्ता पाया खा हामीले कालाइन्छ मलाई त चक चक चक है चखेटी चाहिन्छ साडीको होइन लुगा चाहियो छोटा लाउने मेरै सामा मुस्किँदै डिस्कोतिर नहुने जस्ता पाया खा हामीले गलाइन्छ मलाई त चक चक चक हे चकेटी चाहिन्छ मलाई त चक चक चक हे चकेटी चाहिन्छ अर्पण एक से चार थोपलो पांच मेगा हार्ट छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुबाको चौरासी पूजा अनि छोराको बन्द गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न क्याम्पसलाई जे जे कुरा चाहिन्छ स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ new national books and stationery जाउँ सधैँ सम्झेर सौरा चोक घरी घरी new national books and stationery जाउँ सधैँ सम्झेर सौरा चोक घरी घरी जाउँ सधैँ सम्झेर सौरा चोक घरी घरी हामी कहाँ सरकारी विद्यालय बोर्डिङ स्कुल तथा क्याम्पसका पाठ्य पुस्तकहरू धार्मिक किताब अफिसका लागि आवश्यक पर्ने सामग्री पाइन खेलकुदका साथ पाइनुका साथै को सिम कार्ड एनटीसी एनसेल र को रिचार्ज कार्डहरू होलसेल मूल्यमा बिक्री गरिन्छ सम्पर्क new national books and stationery Ratnanagar एक सौराहा चौक चितवन फोन शून्य छप्पन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानब्बे पांच पचास एकसठी छ सौ उन्नाइस सम्झेर सौरा छो घरी घरी जाऊ सम्झेर सौरा छो घरी धरे सम्झी सम्झी तिमीलाई यो मनमा बिर्सन सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा सम्झी सम्झी नमस्ते म गायक शशान कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा एकैछिनको पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत छ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज अनि कार्यक्रम अर्पण समर्पण हामी हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म व्यवसायलाई लिएर आउने गर्दछौँ र तपाईँसँगै कुराकानी गर्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत र यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा राजको रह्यो तर धेरै बेर पर्खिनु भएछ क्या र यो विश्रामको बेलामा त्यही भएर टाढिनुभयो भन्ने पनि जानकारी आयो ठिकै छ आउनुहोला यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ कार्यक्रम अर्पण समर्पणमा हामी तपाईँका लागि गीत राख्ने गर्दछौँ जुन गीत मार्फत तपाईँ आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ साथमा कसैलाई केही सन्देश दिनु छ भने पनि सन्देश दिन सक्नुहुन्छ यही जानकारी गराउँदा गराउँदै फेरि पनि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यहाँनिर मिलौ उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट सरुजी बोल्नुभयो अन्जना अञ्जनाजीको खबर के छ सबै राम्रै छ है हाम्रो पनि एकदम ठिक छ अनि अञ्जनाजी पदमपुरतिर के के भइरहेछ अनि रोपाईको चहल पहल कतिको छ बिस्तारै सुरु हुँदैछ भनेपछि कार्यक्रममा आउनु भएको छ सबैको लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ यति बेला धन्यवाद अनि मेरो धादिङमा हुने मम्मी बा भाइ बुहारी दाई भाउजू दाईको छोरी बिमलालाई अनि साथीहरू सीता फुलमाया विपनालाई अनि परकमा हुने दाईहरू भाइहरूलाई अनि सम्पूर्ण परकवासीलाई अनि साइकलबाट आउने राम्रोसँग अङ्कलको लागि अनि त्यही हो सिलिङ आयो दुर्गुङ आयो सिलिङबाट सिलिङमा हुने रमेश लाको लागि अनि पदमपुरबाट आउने विनाश लामाको लागि र मलाई अन्जना घलान भने चिनी नचिने मेरो यहाँ भाइ र बहिनी सम्पूर्णलाई अञ्जनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार आउनुभएको थियो अञ्जना पदमपुरबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको ध्वनि तरङ्गमा र असारको महिना चलेको छ धेरै मित्रहरू व्यस्त हुनुहुन्छ असार भन्ने बित्तिकै एउटा व्यस्तताको महिना हो यो महिनाभरिमा प्राय जस्ता धेरै किसान दाजुभाइहरू व्यस्त रहनुपर्ने हुन्छ अझ यो जुन एक वर्षभरिको लागि खाने अन्न उब्जाउने बेला हो मानव रोपेर मुरी उब्जाउने बेलामा यति बेला खेतबारीमा पस्नै पर्छ हिलो टेक्नै पर्छ एउटा पुरानो चलन चल्तीको भनाइ पनि छ असार महिनामा चाहिँ एकचोटि न एकचोटि हिलोमा टेक्नै पर्छ भन्ने पनि छ त्यसो त दसैँको दिन जमिन छन्नुपर्छ भनेर पिङ खेलेको जस्तै असार महिना एउटा खेती किसानीहरूसँग निकै नजिकको सम्बन्ध राख्ने महिना हो र तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कोही मित्रहरू खेतमा आली लगाउँदै हुनुहुन्छ अनि हामीलाई सुनिरहनु भएको छ कोही मित्रहरू छुपु छुपु रोपाइँ गर्दै अनि कानमा हामीलाई राखेर सुनिरहनु भएको छ जहाँ हुनुहुन्छ जसरी हामीलाई सुन्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद यति बेला कार्यक्रममा कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा राजबाट मैले पाएँ उहाँसँगै यो कुराकानी अगाडि बढाउँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हेटौँडाबाट के नाम भन्नुभयो विष्णु तिमेल सिन्हा के गर्नुहुन्छ विष्णुजीले बसी बसै मात्रै छ अनि हेटौँडातिर के छ पानी परेको छ कि घाम लागेको छ कि कस्तो छ मौसम पानी परेको जस्तो भएको छ परेको छैन भनेपछि दिन शीतलो छ अनि रोपाइँको चलबल कतिको छ त्यतातिर होइन तपाईँको खेतमा होइन वरिपरि कस्तो छ चहलपहल भनेको नि विष्णुजी <laughs> <laughs> भनेपछि बजारतिर भएको कारणले खासै रोपाइसँग तपाईँ नजिक हुन पाउनु भएन भनौँ न अनि विष्णुजी क कसलाई सम्झने आज मेरो घर परिवारलाई विष्णुजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार विष्णु तिमेल सिन्हा आउनुभएको थियो हेटौँडाबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो र यति बेला फेरि पनि भाका सुन्ने बेला भएको छ सुनौ यो मिठो भाका पस्मिनाको पछुरी त ढाकाबाट टोपी माया तिमलाई राखेको छु कलेजीमा छुपी कपुरी कहुन्छ रे खरायो नि खाले तर्गाबाट गहिरो भो हाम्रो माया झनै तर्गाबाट गहिरो भो हाम्रो माया हजुर छाया काडे ढुक विषय पनि अमृत लाग्ने माया लुले छुक कापुरी गाउँ सारे खरायो नि खाने परगाबाट गहिरो भो हाम्रो माया झनै परगाबाट गहिरो भो हाम्रो माया झन्नै कबाट गहिरो हो हाम्रो माया झनै रमाइलो भएका रहेको थियो यो क्रम अगाडि बढायौँ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भने जानकारी यति बेला उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी हुन सकेन अझ भने उहाँको आवाज मैले सुन्न सकिनँ एकपल्ट फेरि प्रयास गरौँ हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नु भएको छ तपाईँ कार्यक्रम अर्पण समर्पणमा आउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ फेरि पनि अर्को एकजना साथी आउनुभयो भन्ने इसारा रह्यो यहाँनिर उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार टेलिफोन सम्पर्कमा आएको गडबडीको कारण कुराकानी सफल हुन सकिरहेको छैन राज के गर्छौँ हामी फेरि एकपटक प्रयास गरौँ भन्ने राजको इसारा रह्यो यहाँनिर हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ देवघाटबाट सङ्गीता तामाङ के गर्नुहुन्छ सङ्गीताजीले कतिमा पढ्नुहुन्छ सङ्गीता सेभेनमा पढ्नुहुन्छ हुन्छ राम्रोसँग पढ्नुहोला शैक्षिक उन्नतिको लागि शुभकामना सङ्गीताजी कार्यक्रमको अन्त्यमा आउनु भएको छ कसलाई सम्झने हुन्छ आइरहनु होला माया नमार्नु होला अहिले छुट्टिन्छ नमस्कार सङ्गीता तमाङ आउनुभएको थियो देवघाटबाट आजको लागि कार्यक्रमबाट बिदा माग्ने समयमा हामी आइसकेका छौँ तनहुबाट सविता आउनुभयो देवघाटबाट सबिना आउनुभयो पदमपुरबाट अञ्जना हेटौँडाबाट विष्णु तिमल सिन्हा देवघाटबाट सङ्गीता तमाङ आउनुभयो जति पनि साथीहरू कार्यक्रम आउनुभयो भने आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम अर्पण समर्पणको अर्को श्रृङ्खलामा भोलि फेरि तपाईँको हाम्रो भेट हुने नै छ यतिजेलसम्म प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र राजलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट बिदा चाहन्छु नमस्कार तिमले तिमीले पायौ ताली र स्याबासी मैले पाएँ गाली र बदनामी मायाको साल्यो सैले पहिरो पनि खसाल्यो सैले चर्चा धेरै चल्यो छुटेपछि हामी तिमीले पायौ ताली र मैले पाएँ गाली र बदनामी गलिया हो रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ